नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोक पाँच इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नयाँ नेतृत्व चयनका लागि एमालेमा भएको चुनावको मतगणना गर्ने काम आज मध्याह बाह्र बजेदेखि हुने भएको छ गई राति अबेरसम्म मतदान भएका कारण निर्वाचन आयोगका पदाधिकारी र उम्मेद्वारको सल्लाहमा बाह्र बजीबाट मतगणना गर्ने निर्णय गरिएको हो मतगणना पहिला पदाधिकारीबाट शुरू हुने एमालेको निर्वाचन आयोगले जनाएको छ हिजो साँझ साढे पाँच बजेबाट शुरू भएको मतदान आज बिहान तीन बजेसम्म भएको थियो एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य सानु राज पोखरेलका अनुसार मतदानमा दुई हजार एक सय जना प्रतिनिधिले भाग लिएका थिए कुल दुई हजार प्रतिनिधि रहेकोमा एमालेमा चौबिस प्रतिनिधि अनुपस्थित देखिएका छन् महाधिवेशन लम्बिएका कारण ती प्रतिनिधि आफ्नो गृह जिल्ला फर्किएको बुझिएको छ एक सय उन्साठी सदस्य केन्द्रीय कमिटिका लागि माधव कुमार नेपाल र केपी शर्मा ओली समूहले समूहगत प्रतिस्पर्धा गरेका थिए यस्तै केन्द्रीय निर्वाचन आयोग लेखा परीक्षण आयोग र अनुशासन आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो अध्यक्षमा नेपाल र ओली बीच कड़ा प्रतिस्पर्धा देखिएको छ भने अन्य पदमा मिश्रित परिणाम आउने अनुमान गरिएको छ आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी हुँदैछ भोलि दिउँसो चार बजे अर्थमन्त्री डाक्टर रामचरण महतले व्यवस्थापिका संसदमा पेश गर्ने आगामी वर्षको बजेटको आज दिनभरिमा तयारी सकिने अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि पाँच खरब छयासी अरबको सीमा दिइए पनि बजेटको आकार सीमा भन्दा झण्डै पन्ध्र अरब बढ्ने भएको छ यो वर्षको बजेटमा हुने बचत राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व राजस्व बढ्ने सद्भावना सम्भावनाका कारण स्रोत बढेकोले बजेटको आकार छ खरब दस अरब भन्दा माथि जाने देखिएको सचिव भूषालले जानकारी दिनुभयो सभासदले सिधै खर्च गर्न पाउनुपर्ने गरी पाँच करोड़ मागेपछि लामो समय छलफलमा रहेको अर्थ मन्त्रालयले सभासदहरूको माग सम्बोधन गर्न बीचको बाटो निकालेको छ सभासदको मागलाई सम्बोधन गर्ने गरी एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पाँच करोड़ रूपियाँ जाने व्यवस्था मिलाइएको सचिव भूषालले बताउनुभयो त्यसको खर्च भने सभासद सक्ने सिधै नगरी सरकारी निकाली गर्नेछन् तर योजना निर्माण र अनुगमनको लागि सम्बन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सभासदको संयोजक तुमा जिल्लाका समानुपातिक सभासद रहेको समिति बनाउने व्यवस्था बजेटमा गर्न लागि सचिव भूषालले बताउनुभयो यसो गर्दा योजना कार्यान्वयनमा सभासदको सहभागिता पनि हुने र तलदेखि सिफारिस भएर आएका योजनाले पनि बजेट पाउने भएकोले बीचको बाटो खोजिएको उहाँले बताउनुभयो यसले सभासदज्यूको माग पनि पूरा हुन्छ र तोकिएको योजनामा पनि खर्च हुन्छ उहाँले भन्नुभयो यसको बाटो यही नै हो तर नेपाली कंग्रेस नेकपा एमाले एकीकृत नेकपा माओवादी सहितका मुख्य दलका सुभाषदहरूले निर्वाचन क्षेत्र कार्यक्रमका लागि पाँच करोड़ रूपियाँ नछुट्टाई बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् यद्यपि सुभाषदले प्रत्यक्ष खर्च गर्ने गरी यसअघिदेखि पाउँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको दस लाख रूपियाँलाई यसपटक पनि निरन्तरता दिइनेछ यस्तै बजेटले शीर्ष जलविद्युत पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ कृषिमा आयात प्रतिस्थापन गर्ने गरी कृषकलाई अनुदान छोटो सुविधा ल्याइने सचिव भूषालले बताउनुभयो युवाहरूलाई कृषि व्यवसायमा लगाउन बजेटले विशेष जोड़ दिनेछ यसको लागि विदेशमा रोजगारीका क्रममा सिकेर फर्केका युवालाई कृषि व्यवसायमा लगाउन विशेष योजना ल्याइने उहाँले बताउनुभयो कृषि व्यवसायमा लाग्न चाहने विदेशबाट फर्केका युवालाई प्रोत्साहित गर्न सहुलियतपूर्ण ऋण तथा अनुदानको समेत व्यवस्था गर्ने अर्थ सचिव भूषालले बताउनुभयो आषाढ शुक्ल पूर्णिमाको अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरू पूर्णिमा मनाइँदैछ वैदिक धर्म ग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ संस्कृत वेद सत्यमोहन जोशीले वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन भएको बताउनुभयो आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरूलाई आमा बुवा श्र मान्ने प्रचलन समेत रहेको उहाँले जानकार दिनुभयो पूर्वी युक्रेनको एक सैनिक अखण्डामा रसिया समर्थित पृथकतावादीहरूले गरेको रकेट आक्रमणमा परि उन्नाइस सेनाको मृत्यु भएको छ सो आक्रमणमा अन्य पचपन्न जना घाइते भएका छन् आक्रमण बिहान सबैले गरिएको युक्रेनी सैनिक वक्ताले प्रवक्ताले बताएका छन् र विश्वकप फुटबल प्रतियोगिता सन् दुई हजार चौधको तेस्रो स्थानका लागि आज राति ब्राजिल र नेदरल्याण्ड सामने सामने हुने भएका छन् ब्राजिलको ब्रासिलियामा हुने प्रतियोगिताको खेल बिहान एक बजेर पैंतालिस बजे शुरू हुनेछ सेमी फाइनलमा ब्राजिल जर्मनीसँग एक साथको प्राकिलो अन्तर गोल अन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिन्न लागेको हो हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति प्राकिलो गोल अन्तरले पराजित हुने पहिलो टीम समेत बनेको छ पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् उन्नाइस सय अन्ठानब्बेमा भएको विश्वकपमा फ्रान्ससँग सुन्ना गोल अन्तरले हार नेपाल बिहेरेको थियो त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्याण्डको उपाधि जित्ने सपना यसपटक पनि चकनाचुर हुन पुग्यो सेमी खेलमा नेदरल्याण्ड अर्जेन्टिनासँग ट्राई ब्रेकरमा दुई चार गोलले पराजित भएको थियो हवस् बिहान एघार बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line Narayangarh phone zero मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो